चितवनले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ छ जिल्ला न्यायाधीश झोलानाथ जिल्ला न्यायाधीश भोलानाथ चौलगाईको एकल इजलासले महेश श्रेष्ठ मनोज गुरुङ र रिजन श्रेष्ठलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो जे श्रेष्ठमाथि दुई हजार अडसठी साल भदौ आठ गते नानगढ़को पोखरा बस पार्कमा साङ्गतिक हमला भएको थियो गम्भीर घाइते भएका श्रेष्ठको भदौ तेह्र गते काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको थियो बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा भित्र स्थापना भएको आर्थिक सहायता केन्द्रबाट बिरामीहरूलाई दिइने सेवा सुविधा रोकिएको छ आर्थिक सहायता सम्बन्धी मापदण्ड दुई हजार पैसठी अनुसार क्यान्सर भएका बिरामीहरूलाई सरकारबाट प्रति व्यक्ति पचास हजार रुपियाँ प्रदान गरिनुपर्ने भए पनि बजेटको अभावमा यही दुई गतिबाट लागू हुने गरी सेवा रोकिएको आर्थिक सहायता केन्द्रकी पवित्र सुवेदीले जानकारी दिनुभएको छ औषधि उपचार सम्बन्धी सेवा सुविधा नै रोकिएपछि बिरामीहरू मारमा परेका छन् दुई साल असोज उन्तिस गते स्थापना भएको यो केन्द्र पटक पटक रोकिँदै सञ्चालन हुँदै आएको छ बजेट अभावकै कारण देखाउँदै दुई हजार उनसत्तरी जेठ दुई गते बन्द भएको यो केन्द्र चैध सत्ताइस गते पुनः खुलेको थियो यस्तै अवस्था रहने हो कि केन्द्र पूर्ण रूपमा बन्द नै हुने पवित्र सुवेदीको भनाइ छ एकातिर बजेट अभावमा बिरामीले पाउनुपर्ने स्वास्थ्य उपचार सम्बन्धी छुट पाएका छैनन् भने अर्कातिर पहिलोको उधारो नत्रिकाले साझाले पनि औषधि दिएको छैन अस्पतालले साझालाई तिर्नुपर्ने जम्मा जम्मै छिहत्तर लाख रुपियाँ रहेको छ अस्पतालले पैसा नदिँदा आफूलाई समेत समस्या परेको साझाका काउन्टर इन्चार्ज हरिराज वाग्ले बताउनु भएको छ आर्थिक सहायता केन्द्रबाट हालसम्म पाँच हजार आठ सय नब्बे जनाले पैंतालिस लाख तिरासी हजार छ सय बैसठी रुपियाँको सेवा पाएका छन् जेठपछि पाएका चार सय उनासी बिरामी भने सेवाबाट नै वञ्चित बनेका हुन् नेपाल सुनचाँदी व्यवसायी महासंघको आह्वानमा देशभरका सुनचाँदी पसल अनिश्चित समयसम्मका लागि बन्द भएका छन् हिजोदेखि व्यवसाय बन्द गरेका व्यवसायीले आज दोस्रो दिन पनि पसल व्यवसाय बन्द गरेका हुन् सरकारले सुनचाँदी व्यवसायलाई धराशयी बनाउने उद्देश्यले सुनचाँदी पसलमा छापा मार्ने हचुवाको भरमा व्यवसायीमाथि मुद्दा चलाएको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन् महासंघले अध्यक्ष मणिक रत्न साक्य सहित व्यवसायीहरूमाथि लगाएको मुद्दा फिर्ता लिनुपर्ने माग अनुसार सुनको आपूर्ति बढाउनु पर्ने लगायतका माग राख्दै आन्दोलन शुरू गरेको हो आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने व्यवसायीहरूले बताएका छन् लागू पदार्थ ओसर पसारको अभियोग लागेका दुईजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ एक सय अन्ठाउन्न किलो सहित हिजो पक्राउ परेका मकानपुर मनहरी गाविसका रामकुमार थापा र राजकुमार गिरीलाई प्रहरीले आज सार्वजनिक गरेको हो ना दुई ख आठ शून्य दुई नौ नम्बरको ट्रकबाट चरेस ओसार्दै गरेको अवस्थामा प्रहरीले थापा र गिरीलाई बाढ भन्च्याङबाट हिजो नियन्त्रणमा लिएको हो लागू औषध नियन्त्रण विभागका अनुसार चरेस ओसार पसार गर्न उनीहरूले गाडीको नम्बर प्लेट नै नक्कली बनाउने गरेको प्रहरीले बताएको छ अभियुक्तलाई आज सार्वजनिक गर्दै प्रहरीले ना तीन ख आठ तीन तीन छ नम्बरको ट्रकको नम्बर फेरेर उनीहरूले लागू औषधि राजधानी भित्राउन लागेको जनाएको छ पक्राउ परेका गिरीलाई प्रहरीले लामो समयदेखि खोजिरहेको थियो लागू औषध उत्पादकसँग मिलेर गिरीले लागू औषधको कारोबार गर्दै आएको प्रहरीको दावी छ दुई हजार उनसत्तरीको एसएलसी परीक्षामा चितवन जिल्लातर्फ सर्वप्रथम हिमालय आवासीय मावि रत्नगर एक चितवनका छात्र प्रकाश चौधरी र छात्रतर्फ सर्वप्रथम पञ्चकन्या विद्या मन्दिर रत्नगर दुईको छात्रा सोनम कलवारलाई आज रेडियो अर्पणले सम्मान गरेको छ सम्मान कार्यक्रममा रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहाजका सचिव मोहदत्त पौडेल लेखा समिति सदस्य हेमराज आचार्य तथा रेडियो अर्पणको कर्मचारीको उपस्थितिमा मेधावी छात्र छात्रालाई अबिर लगाई खादा ओढाएर रेडियो अर्पणका कार्यकारी अध्यक्ष प्रसाद आचार्यले बधाई एवं शुभकामना प्रकट गर्नु भएको थियो साथै रेडियो अर्पणले सम्मानित दुई छात्र छात्रासँग एसएलसीको बारेमा अन्तर्क्रिया समेत गरेको थियो अब पालो एक रिपोर्टको दुई हजार उन्सत्तरी सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ शिक्षाको क्षेत्रमा अरबौं रुपियाँ लगानी भएको अवस्थामा नतिजा खस्केको पाइएको छ स्कूलले विद्यार्थीहरूका लागि फलामे ढोकाको रूपमा लिने एसएलसी परीक्षाको नतिजा खस्कँदै जान थालेकोमा नेपालको समग्र शिक्षा प्रणालीको बारेमा नि प्रश्न चिन्ह उठेको छ यसै विषयमा रहेर तयार पारिएको एक रिपोर्ट अबको क्रममा दुई हजार उनसत्तरी सालको प्रवेशिका एसएलसी परीक्षा सकिएको एकासी दिनमा नै आएको नतिजासँगै अहिले नेपालको सिङ्गो शिक्षा प्रणालीको चर्चा परिचर्चा सुरु भएको छ यसरी शिक्षामा राजनैतिक हावी भएका कारण यस वर्षको एसएलसी परीक्षाको उत्तीर्ण प्रतिशत खस्केको सम्बन्धित पक्षको भनाइ छ यसरी एसएलसी परीक्षाको उत्तीर्ण प्रतिशत खस्कनुलाई शिक्षा कार्यालयका उपसचिव गोपाल प्रसाद कडेल के भन्नुहुन्छ त नतिजा किन खसेको भन्ने सम्बन्धमा यसका चाहिँ धेरै प्रभाव पार्ने विभिन्न तत्त्वहरू हुन्छन् त्यसमध्येको पहिलो तत्त्व भन्नुपर्छ अहिले राष्ट्रिय स्तरबाटै नतिजा चाहिँ कम भएको अवस्था हो गत वर्षभन्दा चाहिँ करिब सात प्रतिशत नतिजाहरू राष्ट्रिय स्तरबाटै घटेको अवस्था छ र यो नतिजा भनेको राष्ट्रकै हिसाबले चाहिँ करिब दस वर्षभन्दा पछिको यो नतिजा हो भने चितवन जिल्लाको लागि पनि करिब दस वर्षभन्दा पछाडिको नतिजा हो र कहिल्यै पनि यो सन्ताउन्न साठी सालदेखि कहिल्यै पनि हामी यो नतिजामा हामी पुगेका थिएनौँ त्यसो कारण नतिजा घटेको छ सङ्गठनहरूले चाहिँ बन्द गर्दाखेरि करिब दुई महिना चाहिँ विद्यालय बन्द रहने अवस्था रह्यो एकातिर भने अर्कोतिर तिर चाहिँ एउटा टेन्डेन्सी विद्यार्थीहरूमा पढ्ने टेन्डेन्सी पनि अलिकति कम भएको छ र चाहिँ अब शिक्षकहरूले पनि अलिकति चाहिँ जवाफदेहिताको हिसाबले अलिकति अलिक बढी लाग्नुपर्ने हो कि भनेर भन्ने अवस्था चाहिँ देखिएको छ त्यो कारण पनि हो अब यो केही अब गत वर्षदेखि यो नीतिगत रूपबाटै पचहत्तर पर्सेन्ट विद्यार्थी हाजिर भइसकेपछि त चाहिँ नि दसमा गएको विद्यार्थीहरूले एकैचोटि एसएससी दिन पाउने अवस्था सिर्जना हुन्छ त्यस कारणले गर्दाखेरि यो नतिजा अलिकति चाहिँ कम भएको शिक्षकहरू कुनै पनि राजनीतिक दलमा आबद्ध हुन नपाइने वर्षमा न्यूनतम दुई सय बिस दिन पढाइ हुनुपर्ने लगायतका कानुनी व्यवस्था भए पनि कुराहरू कार्यान्वयन नभएको अवस्था छ त्यस्तै एक विषयमा दक्ष भएको शिक्षकले अर्को विषय पढाउने बन्द हडताल जस्ता गतिविधिहरू पटक पटक हुनु पनि शिक्षाको गुणस्तर घट्नुका कारणहरू हुन् यसरी यस वर्ष एसएलसीमा नियमित तर्फ एकचालिस दशमलव पाँच सात प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् यो परिणाम विगत दस वर्षकै कम परिणाम हो गत वर्ष सत्तालिस दशमलव एक सात प्रतिशत उत्तीर्ण भएका थिए परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमित तर्फ चार लाख उन्चालिस हजार छत्तिस जनाले परीक्षा दिएकोमा एक लाख सडसठी हजार नौ सय पैतिस जना उत्तीर्ण भएका थिए यसरी खस्किँदै आएको नतिजालाई उकास्न के गर्नु पर्ला त फेरि पनि शिक्षा कार्यालयका उपसचिव कणेल नतिजा उकास्नको लागि एउटा मात्रै तत्त्व जिम्मेवारी छैन यो नतिजा चाहिँ सहजै त्यसरी उकास्ने अवस्था पनि रहन्छ यसको लागि विशेष गरेर विद्यालयहरूले आफ्ना योजनाहरू चाहिँ अब सार्वजनिक गर्नुपर्छ के हामीले चाहिँ के योजना राखेका थियौँ कस्तो किसिमको चाहिँ त्यो योजना अनुसार काम गर्दाखेरि नतिजा यस्तो आयो भने अब त्यो योजनालाई चाहिँ पुनर्मूल्याङ्कन गर्नुपर्ने अवस्था हुन्छ सरकारी निकाय अथवा जिल्ला शिक्षा कार्यालयले पनि यो नतिजालाई चाहिँ विश्लेषण गर्नु पर्यो र विद्यालयलाई चाहिँ कहाँनिर चाहिँ सपोर्ट गर्नुपर्ने हो त्यो चाहिँ विद्यालयलाई पनि सपोर्ट गर्नुपर्ने अवस्था जिल्ला शिक्षा कार्यालयको तर्फबाट भने विद्यार्थीहरूलाई चाहिँ अझ पठन पाठनतिर अगाडि बढाउनको लागि चाहिँ अभिभावकहरू पनि सचेत हुनुपर्छ किनभने यो एसएलसीको परीक्षा भन्नु भनेको विद्यार्थीको दसौँ वर्षको लगानीको प्रतिफल हो यो प्रतिफललाई राम्रो बनाउनको लागि विद्यार्थी स्वयंमा महत्त्वपूर्ण पक्ष हो पढेको छ कि छैन भनेर भन्ने विषयमा अलिकति चाहिँ सचेत रहिदिनु पर्यो यति गर्न सक्यो र चाहिँ अलिकति नीतिगत रूपबाट पनि हामीले सुधार गर्न सक्यौँ भने शैक्षिक गुणस्तर चाहिँ सुध्रिन्छ सुधार्न सकिन्छ निजी विद्यालयतर्फ पनि गत वर्षभन्दा कम प्रतिशत विद्यार्थी उत्तीर्ण उत्तीर्ण भएका छन् यसरी निजी विद्यालयको उत्तीर्ण प्रतिशत कम हुनुलाई के भन्नुहुन्छ त प्याप्सन जिल्ला अध्यक्ष बेलबहादुर गुरुङ कम पास हुनको पछाडि के छ भन्दाखेरि हुनसक्छ तपाईँको होइन अब बन्द हडताल होइन यिनीहरूले असर त पारेकै छ त्यसले भन्दा पनि कुरा के हो भने जुन तपाईँको अहिलेको पनि क्वेसन जसरी त्यो सेट बनाएको छ सरकारी सेट गर्यो खास गरी चाहिँ यो सोसल स्टडिज र तपाईँको चाहिँ साइन्समा क्वेसन पनि तपाईँको कस्तो भन्दा अब विद्यार्थीले के कति जानेको छ जानेको छैन र भनेर भन्नुभन्दा पनि अलिकति चाहिँ तपाईँको चाहिँ त्यो अप्ठ्यारोका पाराले क्वेसन निकालेको है जस्तो मैले बस्नु गरिरहेको छु अहिले र त्यसको साथसाथै तपाईँ के भन्दै अब बन्द हडताल यताउति त भइ नै हाल्छ मेन प्लस हो कि मलाई जस्तो लाग्छ कि केन्द्रमा राष्ट्रमा भनौँ तपाईँको चाहिँ पर्सेन्टेज जुन पर्सेन्टेज जुन छ साह्रै कम छ पोहोरको चाहिँ तुलनामा साह्रै कम छ तपाईँलाई थाहा भएको छ सात पर्सेन्ट नै कम छ त्यसको असर त अवश्य अब चाहिँ राष्ट्रमा पर्ने कुरा चाहिँ सिकाउनमा सिकाउनु पर्ने कुरा तपाईँको चाहिँ विधि विद्यालयमा पर्ने स्वाभाविक हो यस वर्षको एसएलसीमा अन्ठाउन्न प्रतिशत विद्यार्थीहरूमा राज्य र उनका अभिभावकहरूले गरेको लगानी खेरा गएको छ त्यसैले खस्काउँदो नतिजाका बारेमा गम्भीरताका साथ मूल्याङ्कन र विश्लेषण गर्दै त्यसलाई रोक्नका लागि प्रभावकारी सिकाइ प्रणाली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 सोधेका छौँ सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सामुदायिक आवाज उत्तीर्ण घट्नु कारणहरू धेरै दैनिक विद्यालयहरू बन्द भइरहेको छ उनीहरूले समयमा पढ्न पाएका छैनन् स्कुल जान पर्ने विद्यार्थीहरू नहरमा जाने पौडी खेल्ने तास खेल्ने भाग्ने गरेर उनीहरूको नतिजा खस्किँदै गइरहेको हो र अर्को कुरा शिक्षक वर्गहरू घरतिरबाट पनि राम्रोसँग केयर नभएको कारण त्यस्तो हुन गइरहेको हो प्रत्येक वर्ष एसएलसीको जुन रिजल्ट खस्किरहेछ जुन प्रतिशत घटिरहेछ यो तपाईँको शिक्षा क्षेत्रमा एक ढङ्गको तपाईँको चाहिँ के अरे टिचरहरूले पढाउने जुन ढङ्गले पढाउनु पर्थ्यो त्यो ढङ्गको पढाइ भएन विद्यार्थीहरूले मैले पढ्नुपर्छ प्रगति गर्नुपर्छ राम्रोसँग पढेर पास गर्नुपर्छ भन्ने प्रकारको चाहिँ त्यो एउटा चिन्तन पनि भएन र नीति निर्माता जुन तहमा छ तपाईँको चाहिँ कुन ढङ्गले पढाएर विद्यार्थीलाई बढीभन्दा बढी जान्ने बनाउन सकिन्छ त्यो प्रकारको सोचाइको कमीको कारणले गर्दाखेरि यो शिक्षा क्षेत्रमा समस्या आएको छ र रिजल्ट चाहिँ झन् घट्दै गइरहेको छ यसमा यी तिनटै निकाय चाहिँ जिम्मेवार छन् र यी तिनटै निकायले तपाईँको चाहिँ शिक्षालाई एकदम प्र्याक्टिकल्ली प्र्याक्टिकल्ली पढाएर बुझाएर कमजोर विद्यार्थीलाई पनि सक्षम र सबल पर्छ र तिनटै निकाय चाहिँ जिम्मेवार हुन्छ उत्तीर्ण प्रतिशत कम हुनुको कारण चाहिँ पहिलो राजनीतिक प्रभाव चाहिँ विद्यालयमा पर्नको कारणले जस्तो लाग्छ अनि दोस्रो चाहिँ शिक्षकको गैर जिम्मेवारीपन पनि यसमा पर्छ तेस्रो चाहिँ पहिला चाहिँ टेस्ट पास भएपछि मात्र एसएलसी दिन पाइन्थ्यो भने अहिले चाहिँ सिधै एसएलसी दिन पाइने कारणले गर्दाखेरि चाहिँ यसलाई प्रभाव पारेको हुनसक्छ र चाहिँ अर्को समयमा पाठ्य पुस्तकको चाहिँ अभाव अथवा चाहिँ उपलब्ध हुन नसक्नु कारण शिक्षकको उत्पादन देशले उत्पादन गर्न नसक्नु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 म तिम्रो साथ नपाए नि एक्लै जीवन ज्याउँदैछु म कोठाभरि छरपट्ट छरिएका कोठाभरि छरपट्ट छरिएका तिम्रा प्रेम पत्रहरू धुजा धुजा च्यातिएछन् जम्मा गरी सिउँदैछु म मेरो खुसी खुसी लग्यो फकत धोका दिएर कतै मेरो खुसी खुसी लग्यो फकत कतै धोका दिएर तिमीले भोक प्यास बिर्सिएर दिनदिनै खिँदैछु म कति रहेछन् धोका खाने कति रहेछन् धोका खाने पापी यो संसारमा भेटिन्छन् कि अरू पनि यताउति च्याउँदैछु सहारा देऊ मायाको आशा लाग्छ अझै तिम्रो पनि सहारा देऊ मायाको आश लाग्छ अझै तिम्रो पनि मर्नुभन्दा आशै आजको जीवन जिउन हौसिँदैछु बैसोडाको पीडा दिउ आँसु बनाई पिउँदैछु तिम्रो साथ नपाइने एक्लै जीवन जिउँदैछु हार्दिक स्वागत एवं सन्ध्याकालीन नमस्कार कार्यक्रम अर्पण शुभ साँझको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण सम्पूर्ण श्रोता मित्रहरूमा सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्च र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ कार्यक्रम अर्पण शुभ साँझको बसाइ लिएर हामी प्रत्येक दिन ठिकै यसै समयदेखि करिब करिब सात तिस बजीसम्मको बिचमा रहने गर्दछौँ र यो बिचमा रहँदाखेरि तपाईँसँगै कुरा कुराकानी गर्छौँ प्रत्यक्ष रूपमा तपाईँसँग र तपाईँले पनि फोन गर्न चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ त्यसो त सुमधुर लुकधरी आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्दै आइरहेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो खुल्ला छ कुनै एउटा बाटो रोजेर तपाईँ आउन सक्नुहुनेछ आजको यो श्रृङ्खलामा छौँ तिनी आवाज सँगसँगै रमन रमाउनको लागि प्रविधि कक्षमा मित्र विष्णु हो अनि आवाजबाट अर्पण शुभ साँझको सहयात्री म सूर्य सङ्गीत तपाईँको साथ मिल्नेछ यति बेला टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ भनेर सङ्केत मिल्दैछ को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ चयनपुरबाट सङ्गीता बस्नेत चयनपुरबाट सङ्गीता बस्नेत सङ्गीताजी के छ यहाँको नयाँ ताजा खबर ठिकै छ अनि हजुरको मेरो पनि सबै ठिकठाक नै छ खाना खाएर भयो सङ्गीताले अथवा भएको छैन भएको छैन हजुरको भयो मेरो पनि भएको छैन कार्यक्रम सकेर साढे हुनेछ सङ्गीताजी कार्यक्रममा आउनु भएको छ एउटा आवाज केही समय पछाडि बजाउनेछौँ कस कसलाई सुनाउनुहुन्छ सर्वप्रथम त हजुरलाई धन्यवाद अनि मेरो मम्मी बुवालाई अनि भाउजूहरू सरिता देवकी अनि सुन्दा दिदी अनि सङ्गीता बस्नेत भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई र विशेष गरी मेरो जम्मै भाइ बहिनीलाई हुन्छ सङ्गीताजी सहभागिताको लागि धन्यवाद अन्त्यसम्म छोडेर साथ दिनुहोला छुट्यौँ है अहिलेलाई नमस्ते सङ्गीता बस्नेतको सहभागिता चोनपुरबाट कार्यक्रम अर्पण शुभ साँझको बसाइमा फेरि पनि अर्को एकजना मित्र हुनुहुन्छ भनेर सङ्केत मिलिरहेको छ उहाँलाई पनि बोलाइहाल्छु हजुर नमस्ते नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ म कुङ्ग्रेसबाट सुनिता के छ यहाँको नयाँ ताजा खबर सुनिताजी ठिकै छ हजुरको नि मेरो पनि सबै ठिकठाकै छ भन्दा हुन्छ दिनभरि कतातिर व्यस्त रहनुभयो घरतिरै खाना खाएर भयो सुनिताले अथवा भएको छैन छैन हजुरको भयो मेरो पनि भएको छैन त सुनिताजी कार्यक्रम सकाए पछाडि हुने रहेछ आउनु <laughs> ल ठिक छ निम्तो गर्नुभयो यो निम्तो सधैँको निम्तो छ होइन कहिले पनि पुरा गर्न पाएको छैन अवश्य भने एक दिन चाहिँ पुरा हुनेछ दिन चाहिँ प्रतीक्षा गर्नु होला भन्न चाहन्छु अनि सुनिताजी कार्यक्रममा आउनु भएको छ एउटा आवाज समय पछाडि बजाउनेछौँ कस कसलाई सुनाउनुहुन्छ हजुरलाई धन्यवाद अनि कन्टर्मीको विशु दाईलाई राज दाईलाई अनि रल्मा हो लिमिटलाई अनि प्रतिजा दिललाई अनि मेरो सम्पूर्ण साथीहरू अनि मेरो फ्यामिली र मलाई सुन्दा भने चिनेन चिने सम्पूर्णलाई हुन्छ सुनिताजी सहभागिताको लागि धन्यवाद आगामी श्रृङ्खलाहरूमा पनि यसरी नै सन्दीप साथ दिँदै जानुहोला र अन्त्यसम्म सुनेर साथ दिनुहोला अहिलेलाई भने छुट्टी भई नमस्ते नमस्ते सुनिताको सहभागिता कङ्ग्रेसबाट हामीलाई सम्झिनु भएको शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो खुला छ कुनै पनि दुईवटा बाटोमध्ये एउटा बाटो रोजेर तपाईँ आउन सक्नुहुनेछ र सुबुद्र लुकदुरी आवाजहरू हामी बचाउनेछौँ तिनी आवाज सँगसँगै तपाईँले कसैलाई सम्झाउन चाहनुहुन्छ र सुनाउन चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुनेछ सुनिरहनु भएको छ त्यसो त प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच घाट र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ करिब करिब सात तिस बजीसम्मको बिचमा रहने क्रममा प्रविधि कक्षबाट मित्र विष्णुको साथ मल्दैछ भने आवाजबाट म सङ्गीत बाली पर्छ यति बेला त्यही साथमा अर्को एउटा साथ जुटाउनुको लागि कोही मित्र टेलिफोन लाइनमा हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते दाजु नमस्कार नमस्ते बदनजी के छ यहाँको नयाँ ताजा खबर नयाँ ताजा खासै के छैन दाजु उस्तै हो हजुरलाई सन्चो छैन क्या नै ठिकै छ त बदनसी हजुरको भोइसबाट त्यस्तै त्यस्तै लाग्दैछ कि अलिकति यो मौसम परिवर्तन हुने क्रममा छ होइन त्यसैले पनि हुनसक्छ तर म चाहिँ ठिकै छु होइन अनि बदनको नयाँ ताजा खबर के छ नयाँ ताजा खासै केही छैन दाजु उस्तै पुरानै हो दिनभरि कतातिर व्यस्त भयो बदन बोर्डिङ र घर बोर्डिङ र घर सदाको जस्तै आज पनि उस्तै होइन खाना खाएर सम्झिनु भयो बदन अथवा भएको छैन भएको छैन दाजु अब एकछिनमा खाने एकैछिन पछाडि खान आउँछ कार्यक्रममा आउनुभएको छ एउटा आवाज बजाउने सो केही समय पछाडि मनमा छ पीडा बाहिर आँसु त तिमीलाई मात्रै सम्झेर रुनाले सकिने भए मेरा आँसु त कस कसलाई सुनाउन आउँछ पृष्ठभूमिमा गन्जिसकेको छ स्पेसली मेरो फेरेस्ट खालीको लागि अनि त्यहाँबाट मसँग यहाँ सरहरू हुनुहुन्छ नरेन्द्र सर मेरो साथी पुष्प उसको लागि अनि हजुरको लागि विष्णु दाईको लागि अर्पण होल फ्यामिली अनि रमेश अङ्कल हिरो आन्टीको लागि र माउन्ट एभरेस्ट तथा आदर्श बोलिङका सम्पूर्ण भाइ बहिनी तथा स्टाफहरूको लागि हुन्छ बदन सहभागिताको लागि धन्यवाद अन्त्यसम्म सुनेर साथ दिनुहोला अहिलेलाई भने छुट्टी भाइ नमस्ते हस् नमस्कार बदन अधिकारीको सहभागिता चनपुरबाट मिलेको दियो कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ दुईवटा बाटोमध्ये कुनै पनि एउटा बाटो रोजेर तपाईँ आउन सक्नुहुनेछ यति बेला एउटा आवाज गुन्जिसकेको छ पछिल्लो समयमा बजारमा आएको आवाज हो दिलीप रेग्मीको गीत सङ्ग्रह हो जुन आवाजमा पुडखला विषय अनि मेक्सम खाती छेत्रीको समुद्र स्वरमा सजीवका आवाज पनि हो र जुन आवाजलाई झझलको इन्टरटेनमेन्टले बजारमा लिएर आवाज हो त्यसो त बाहिर जति हाँसे पनि शत्रुको अगाडि हाँस्ने पर्ने बाध्यता छ तर पनि आफ्नो मनभित्रको मायालुले छाडेपछि मनमा त पीडा भइहाल्छ र उसैलाई नै सम्झेर रोन मन लाग्छ यस्तै यस्तै बल्दै सकेतले यति बेला तपाईँको लागि मनमा छ पीडा बाहिर हाँसो त तिमीलाई मात्रै सम्झेर रोनाले सकिने भए मेरा आँसु त सकिने भए मेरा आँसु त लेखिदियो लेख्नेले राम्रै सोच्छन् बाहिर जो देख्नेले मनमा छ पीडा बाहिर आँसु त तिमीलाई मात्रै सम्झेर रुनाले सकिने भए मेरा आँसु त तिमीलाई मात्रै सम्झेर रुनाले सकिने भए मेरा आँसु छ पीडा बाहिर सुता तिमीलाई मात्रै सम्झेर रुनाले सकिने भए मेरा आँसुता आउँछ मन फुटे रुनु रहेछ मायाको सन्तुष्टि मनमा छ पीडा बाहिर हाँसुता तिमीलाई मात्रै सम्झेर रुनाले सकिने भए मेरा आँसु त हजुर मित्र रोनु रहेछ माया रोनु रहेछ यो मन फुटी रोनु रहेछ मायाकै सन्तुष्टि मनमा सपिँदा बाहिर हाँसु त तिमीलाई मात्रै सम्झेर रुनाले सकिने भए मेरा आँसु त दिलीप रेग्मीको लय तथा शब्द सिर्जना हो मेक्सम खाती छेत्री अनि पूर्णकला बेसीको सुमधुर शर्मा सजिएको आवाज कार्यक्रम अर्पण शुभ साँझको पहिलो लोकधरी आवाज सँगसँगै तपाईँको माझमा बिसाइसकेका छौँ र तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटोमध्ये कुनै पनि एउटा बाटो रोजेर तपाईँ आउन सक्नुहुनेछ आजको यो श्रृङ्खलामा छौँ प्रविधि कक्षमा मित्र विष्णु हो अनि आवाजबाट म सूर्य सङ्गीत मैले सुनेर साथ दिनु रहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ यति बेला कोही मित्र टेलिफोन लाइनमा हुनुहुन्छ भनेर सङ्केत गर्दै हुनुहुन्छ विष्णुजीले को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ म पवित्र किरानाबाट नवीन आचार्य नवीन आचार्य नवीनजी आरामै हुनुहुन्छ एकदम आराम छ दिनभरि कतातिर व्यस्त रहनुभयो नवीनजी दिनभरि पसलमै हजुर पसलमै भयो सदाको चाहिँ आज पनि अनि खाना भइसक्यो नवीनजीको अथवा भएको छैन छैन हजुर भर्खरै खाना त लगभग अलिकति <laughs> ढिला हुन्छ होला होइन हजुर हजुर कार्यक्रममा आउनु भएको छ अन्त्यमा एउटा आवाज बुझाएर छाड्नेछौँ कस कसलाई सुनाउनुहुन्छ नवीनजीले सबसे पहिला तपाईँलाई धन्यवाद रेडियो अर्पण होल युनिटलाई अहिले मेरो फोन उठाउने सरलाई होइन सम्पूर्ण सौराथोकवासीलाई र नवीन आचार्य नन्दु भनेर चिनी सबैलाई हुन्छ नवीनजी सहभागिताको लागि धन्यवाद अन्त्यसम्म सुनेर साथ दिनुहोला छुट्टीमा है नमस्ते नवीन आचार्य आउनुभएको थियो सौराहा चोकबाट सम्झिनु भएको थियो शुभ साँझको व्यवसायमा फेरि पनि अर्को एकजना मित्र टेलिफोन लाइनमा आउनुहुन्छ उहाँलाई पनि बोलाइहाल्छु हजुर नमस्ते घुम्दा घुम्दै आएछु भन्थ्यौ घरैको फुर्के सलो मायाको घर तसी गाउँ तसी घर ओलो हो कि पल्लो धरैको आलैमा धारै फुर्के सलो मायाको गम सकिने घरती नै सकि ओलो हो कि पलो माया मायाको नमस्ते नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर पर्साबाट लिजा निकै सुन्दर आवाजमा गीत गाउँदै हुनुहुन्थ्यो होइन निकै सुन्दर आवाजमा गीत गाउँदै हुनुहुन्थ्यो बेसीमा हराउनु भयो <laughs> अनि के छ यहाँ थाहा छ लिजाको खबर हाम्रो पनि सबै ठिकठाकै छ दिनभरि कतातिर व्यस्त रहनुभयो लिजाजी हजुर दिनभरि अनि खाना खाएर सम्झिनु भयो लिजाजी अथवा भएको अलिकति ढिला खाने बानी छ यहाँको पनि होइन मेरो पनि भएको छैन कार्यक्रम सकाए पछाडि अथवा केही समय पछाडि भनेछ सबै साथीहरूले निम्तो मात्रै गर्नुहुन्छ तर त्यो निम्तोलाई मैले पुरा गर्न पाएको छैन म आफैलाई दुःख लाग्छ होइन हवस् भने कुनै दिन चाहिँ <laughs> कुनै दिन चाहिँ पुरा होला होइन समयको खेल हो कुनै दिन पुरा हुन पनि सक्छ होइन समयको खेल हो कुनै दिन पुरा हुन पनि सक्छ तपाईँको निम्तो भनेको क्या तपाईँलाई होइन कार्यक्रम मार्फत लिजाजीको सहभागिता मिलिरहेको छ एउटा आवाज अन्त्यमा बचाएर हजुरको लागि अनि हाम्रो लागि लागि अनि सागरको लागि अनि प्रत्यक्ष दिदीको लागि अनि मेरो दिदी दुर्गाको लागि अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि हुन्छ लिचाजी सहभागिताको लागि धन्यवाद अन्त्यसम्म हामीसँगै रहनुहोला सुरुमा ए नमस्ते लिसाको सहभागिता पर्साबाट शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको यो बाटो खुला छ दुईवटा बाटोमध्ये कुनै एउटा बाटो रोजेर तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने फटाफट डायल गरिहाल्नुहोस् शून्य छपन्न पाँच त्रिसठी तिन बत्तिस र तेत्तिसको दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिरहेका छौँ प्रविधि कक्षमा मित्र बेच्नुको साथ मिलिरहेको छ भने आवाजबाट म सूर्य सङ्गीत तपाईँले सुनेर पनि साथ दिइरहनु भएको छ करिब करिब सात तिस बजीसम्मको यो बिचमा रहने क्रममा तपाईँको साथ पनि मिलिरहेको छ फेरि पनि अर्को एकजना मित्र टेलिफोन लाइनमा आउनुहुन्छ भनेर सङ्केत मिल्दैछ को हुनुहुन्छ उहाँलाई पनि स्वागत गरिहाल्छु हजुर नमस्ते हेलो कोही साथी हुनुहुन्थ्यो सम्पर्क व्यसित भइसकेको छ भनेर भन्न मिल्दैन कहाँबाट को बोल्दै हुनुहुन्छ कहाँबाट को बोल्दै हुनुहुन्छ के चेपाङ भन्नुभयो हेलो कोही साथी हुनुहुन्थ्यो सम्पर्क व्यसित भइसकेको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै अर्को एकजना मित्र टेलिफोन लाइनमा हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते हेलो हेलो हजुर नमस्ते तपाईँसँग बोल्दैछु सुन्नु भएको छैन हामीलाई हेलो हेलो हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म शान्ति चोकबाट बिजन बाबु खनाल शान्ति चोकबाट बिजन बाबु खनाल अनि बिजनजी कता हराउनु भयो यतिका दिनसम्म धेरै भयो हाम्रो कुराकानी भएको छैन है हजुर धेरै दिन भयो कता हराउनु भयो यतिका दिनसम्म हाम्रो कुराकानी पनि भएको छैन होइन ए म खासै कतै हराएको छैन भन्नुपर्छ आरामै त हुनुहुन्छ नि होइन बिजनजी एकदम किन हो आज एकदम फोन डिस्टर्ब आइरहेको छ भन्ने चाहिँ मलाई लागिरहेको छ किन हो अलिकति यो टेलिफोन लाइनमा चाहिँ धेरै समस्या थियो भन्दा पनि यो अब तपाईँलाई थाहा नै छ होइन नेपाल टेलिकमको समस्या थाहा नै छ हजुर हजुर त्यसैले पनि हुनसक्छ केही दिन यताबाट त्यसो त धेरै पहिलाबाटै अलिकति समस्या चाहिँ रहिरहेको छ त्यो चाहिँ <laughs> हाम्रो समस्या भन्दा पनि नेपाल टेलिकमकै समस्या हो कि जस्तो लाग्छ होइन अनि बिजनजी दिनभरि कतातिर व्यस्त रहनुभयो दिनभरि भन्नुपर्दा म यहाँ मामाको क्यान्टिन स्काई राइडर आइपुगेको थिएँ आज अनि त्यसैमा चाहिँ मामासँगै आज दिनभरि मामा माइजूहरूसँग बाबु नानुहरूसँग नै दिन बिताइयो भन्नुपर्छ खाना भइसक्यो भिजनजीको अथवा भएको छैन एकदम भइसक्यो दाजु अब खाना भइसक्यो अब खाना खाएर अब यसो घरतिर जाउँ भनेर चाहिँ मन लागेको भन्नुपर्छ कार्यक्रममा आउनु भएको छ अन्त्यमा एउटा आवाज बजाएर छाड्नेछौँ बिजनजी कस कसलाई सुनाउनुहुन्छ यति बेला मेरो बहिनीहरूले त्यहाँ रेडियो सुनिरहेछन् सम्पदा तिमल सेना अनि त्यसै गरी प्रकृति तिमल सेना माइजूले पनि सुनिरहनु भयो होला जहाँसम्म लाग्छ हुनुहुन्छ म बाहिर छु होइन अनि मामा रामचन्द्र तिमल सेना अनि त्यसै गरी अहिले अर्पण एफएम सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरू मेरो हजुरबा हजुरआमाहरूले सुनिरहनु भएको छ जहाँसम्म लाग्छ अनि त्यसै गरी सम्पूर्ण मलाई बिजन बाबु खनाल भनेर जसले चिन्नुहुन्छ अर्पण एफएम सुनेर बस्ने हुने लाखौँ लाख श्रोताहरूलाई चाहन्छु हुन्छ बिजनजी सहभागिताको लागि धन्यवाद अन्त्यसम्म हामीसँगै रहनुहोला छुट्टी भए अहिलेलाई नमस्ते बिजन बाबु खनालको सहभागिता शान्ति चोकबाट मिलेको थियो सुन्ना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटोमध्ये एकजना साथी हुनुहुन्छ र अन्तिम श्रोता मित्र पनि हुनुहुन्छ अन्य साथीहरूसँग कुराकानी गर्न सक्दैनौँ कहाँबाट को हुनुहुन्छ आजको लागि अन्तिम भाग्यमानी श्रोता उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्कार दादा नमस्ते कहाँबाट कसको आवाज होला म काँगडा सरबाट रिमलाल चेपाङ रिमलाल चेपाङ रिमलालजी के छ यहाँको नयाँ ताजा खबर हजुर ठिकठाकै बसेको छ छोरी है अनि हजुरलाई त मेरो पनि सबै ठिकठाकै छ आरामै हुनुहुन्छ हाम्रो रिमलालजी हजुर आरामै हुन्छ दिनभरि कतातिर व्यस्त भयो रिमलाल म घरमै घरमै बसेर समय बिताउनु भयो त्यसो त अन्त्यमा छौँ खाना खाएर सम्झिनु भयो रिमलालजी अथवा खाना भएको छैन यहाँको भएको छैन है कार्यक्रम सकाए पछाडि हामीसँगै साथ दिनुहुन्छ हो अवश्य पनि ल ठिक छ रिमलालजी कार्यक्रम सके पछाडि हामीसँगै साथ दिनुहुन्छ भनेर भन्दैछु होइन अन्त्यमा छौँ एउटा आवाज बजाएर छाड्नेछौँ कस कसलाई सुनाउनुहुन्छ हजुर सर्पस महाजरको लागि सन्त चेपाङ अनि प्रवीण कुमार चेपाङ दलबहादुर चेपाङ अनि विकास तामाङ मस्तीलाल चेपाङ अनि चौरी माया चेपाङ कृष्ण चेपाङ अनि मिलन चेपाङ अनि त्यसपछि मलाई रिमलाल चेपाङ भनेर नचिन्ने नचिन्ने सम्पूर्ण साथीहरूको लागि सुनाउन चाहन्छु दादा हुन्छ रिमलालजी सहभागिताको लागि धन्यवाद छुट्यौँ है अहिलेलाई नमस्ते नमस्ते रिमलाल चेपाङको सहभागिता काँक्रा साथबाट अन्तिम मित्र हुनुहुन्थ्यो र अब भोलि टेलिफोन लाइनमा तपाईँसँग कुराकानी गर्न सक्दैनौँ कार्यक्रमबाट छुटेर जानुपर्ने अन्तिम साङ्केतिक आवाज पृष्ठभूमिमा गुन्जिसकेको छ छुट्नुभन्दा पूर्व सहभागिता हुने सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवादका शब्दहरू आभार प्रकट गर्न चाहन्छु अनि धन्यवाद कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा जुन कुनै माध्यमबाट सुनेर साथ दिने तपाईँलाई पनि धेरै धन्यवाद बोल्न चाहन्छु अनि यतिका जेलसम्म प्रविधि कक्षबाट सघाउने मित्र विष्णुलाई पनि धेरै धेरै धन्यवादका शब्दहरू आभार प्रकट गर्न चाहन्छु र पृष्ठभूमिमा गुन्जिसकेको सेउठा आवाज त्यसो त आफ्नो मायालुको साथ नपाउँदाका कुरा अनि समाजबाट सबैले अभागी बोलिएका कुरा अभागी यो निधार गीत सङ्ग्रहमा समावेश आवाज निकै नै चर्चा अनि परिचर्चा बटुल्न सफल बनेको छ र सबैको मनमुटुमा बास बस्न सफल बनेको छ देवी घरती अनि तिलकोलीको समुद्र स्वरमा सजिएको आवाज भने लय तथा शब्द सृजना हो तिलकोलीको रजना आवाजलाई अम्बिका म्युजिक प्रालीले बजारमा लिएर आएको आवाज हो सोही आवाज तपाईँको लागि छार्दै कार्यक्रम अर्पण शुभ साँझको आजको यो श्रृङ्खलाबाट म प्रस्तुता सूर्य पनि बिदा हुन चाहन्छु हवस् त नमस्कार शुभ सन्ध्या गरे नै सधैँ तिम्रो पर्खैमै रहने अभागी निधान सधैँ रोने मनभित्र सानो तिम्रै बास छ अतीत भुल्न सकिन दुखीले अझै पनि तिमीलाई पाउने आश छ गरे भागियो निदा, सधैँ रोने मनभित्र सानो तिम्रै बास छ अतीत भुल्न सकिन दुखीले अझै पानी तिमलाई पाउने आस छ सधैँ रोने मनभित्र सानो बास छ अतीत भुल्न सकिन दुखीले अझै पनि तिमीलाई पाउने आश छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा